लै जाउँला नि मायाको डोली तिमीलाई नि मायाको डोली घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा मै राजा तिमी छानो रोको बार खराको छानो दुःखको पाथी कहिले सुखको मानो दुःखको पाथी कहिले सुखको मानो होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी होला यो मन कहिले आगो बसाने घर माँ